बैतडीको पाटनलाई नयाँ सहर बनाउन भौतिक पूर्वाधार निर्माण कार्य सुरु नयाँ सहर आयोजनाका लागि करिब नौ करोड रुपियाँ बजेट विनियोजन सञ्चालनमा आउन नसकेको पाटन विमानस्थलको विस्तृत सर्वेक्षण सुरु दुई महिनाभित्रै डिपिआर तयार हुने टिकापुरमा घटनाको प्रतिवेदन सार्वजनिक गर्न सरकार सरोकारवालाको माग दार्चुलामा दुई किलोभन्दा बढी सहित एकजना पक्राउ र एक करोड़ बढ़ीको लागतमा कञ्चनपुर स्थित जोगबुडा नदीमा झोलङ्गे पुल निर्माण हुँदै दार्चुलामा सुस्थ मनस्थिति बालबालिकाका लागि आएको बजेट वर्षेनी फिर्ता प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु बैतडीको पाटनलाई सरकारले देशका दसवटा नयाँ शहर मध्ये एक बनाउने घोषणा गरेको करिब पाँच वर्षमा भौतिक पूर्वाधार निर्माणका काम यो वर्षदेखि शुरू भएका छन् यो वर्ष नयाँ शहर आयोजनाका लागि करिब नौ करोड़ रूपियाँ बजेट विनियोजन भएको पाटन नयाँ शहर आयोजनाका प्रमुख एवं शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीण शाहले जानकारी दिएका छन् पाटनलाई सांस्कृतिक नगरीका रूपमा नमूना शहर बनाउने कार्य अन्तर्गत काम भइरहेको छ उनले भने चालू आर्थिक वर्षमा पाटन बजार क्षेत्रभित्र चक्रपथ निर्माण बस पार्क निर्माण डम्पिङ साइटसम्म पुग्ने बाटो निर्माण कार्य भइरहेको छ पाटनको हिरापुरमा पार्क निर्माण गर्ने शिक्षण केन्द्र बनाउने र सिटी हल निर्माणको कार्य समेत चालु आर्थिक वर्षमा शुरू गरिने आयोजना प्रमुख शाहले बताएका छन् पाटन नगरपालिकामा रहेको पाताल भूमेश्वर एसियाकै लामो गुफा भएकाले यसको प्रचार प्रसारका लागि विभिन्न कार्य सञ्चालन गर्ने नयाँ शहर आयोजना कार्यालय पाटन बैतलले जनाएको छ पाटन प्याराग्लाइडिङका लागि पनि निकै राम्रो ठाउँ भएकाले पाटनमा थुप्रै पर्यटक भित्रिने सम्भावना रहेको जनाइएको छ विभिन्न पर्यटकीय सम्भावना बोकेको पाटन शहरको विकास विकास भइसके पश्चात यो क्षेत्रका युवाका लागि रोजगारीका सम्भावना रहेको छ अहिले बैतडीबाट हजारौं मानिसले तराईतिर बसाई सराई गरिरहेको र हजारौं युवा शक्ति विदेश गइरहेका बेला पाटन नै नयाँ शहर बनिसकेपछि यस कार्यको अन्त्य हुने स्थानीय वसन्त विष्टको भनाइरहेको छ सरकारले आर्थिक वर्ष दुई हजार सडसठी अडसठीमा पाटन सहित दसवटा शहरलाई नमूना शहर बनाउने घोषणा गरेको थियो बैतडीको पाटन विमानस्थलको सञ्चालनको लागि विस्तृत सर्वेक्षण शुरू भएको छ डिपीआरको लागि पाटन पुगेको प्राविधिक टोलीले आइतबारदेखि विमानस्थलको सर्वे गर्न थालेको हो धावन मार्ग पत्र सहित विमानस्थलमा आवश्यक पूर्वाधारको लागत सहितको इस्टिमेट बनाउन डिपीआर बनाउन लागि रिएल पाथ इन्जिनियर कन्स्ट्रक्सनका इन्जिनियर गुरूदत्त अधिकारीले बताएका छन् एक हप्तासम्म पाटनमै बसेर प्राविधिक टोलीले डीपीआर माटो परीक्षण लगायतका कार्य गर्ने इन्जिनियर अधिकारीले जानकारी दिएका छन् दुई महिनाभित्र डीपीआर तयार पारेर नागरिक उड्डयन प्राधिकरणलाई बुझाउने बताइएको छ विमानस्थलको क्षेत्रफल र वरिपरिको पर्यावरणकै हिसाबले पाटन विमानस्थल उत्कृष्ट रहेको अधिकारीले बताएका छन् बैतडी दार्चुला डडेलधुरा र बझाङ जिल्लाको मध्य भागमा पर्ने पाटन विमानस्थल क्षेत्रीय विमानस्थलका रूपमा विकसित हुने देखिएको छ वातावरण पनि राम्रो छ उनले भने प्राविधिक टोलीको प्रतिवेदनका आधारमा टेण्डर आह्वान गरेर यो आर्थिक वर्षभित्र काम शुरू गरिने नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत विष्णु प्रसाद पौडेलले बताएका छन् विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन पाँच वर्षभन्दा बढ़ी समय लाग्न सक्ने नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत पौडेलको भनाइरहेको छ लामो समयदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालन हुने भएपछि स्थानीयवासी खुशी भएको पाटनका स्थानीय चमन कुमार भण्डारीले बताएका छन् विमानस्थल सञ्चालनमा आए यस क्षेत्रको विकासले फड्को मार्ने उनको भनाइरहेको छ यसले जिल्लाको पर्यटकीय र धार्मिक क्षेत्रको विकासमा पनि टेवा पुग्ने भण्डारीको विश्वास छ एयरपोर्ट सञ्चालन भएसँगै यस क्षेत्रको विकास हुन्छ धार्मिक पर्यटन क्षेत्रको विकासले गति लिन्छ र जनताको जीवनस्तरमा सुधार हुँदै जान्ने देखिन्छ उनले भने सरकारको गुरू योजना अन्तर्गत अहिले सैतिसवटा विमानस्थल सञ्चालनका लागि काम भइरहेको छ टिकापुर घटनाको प्रतिवेदन सार्वजनिक गरिदिन सरोकारवालाहरूले राष्ट्रिय मानवाधिकार आयोग समक्ष माग गरेका छन् हिजो मानवाधिकार आयोगले टिकापुर घटनाका पीड़ितलाई न्याय कसरी दिने सद्भाव कायम कसरी गर्ने क्षतिपूर्ति कसरी दिने भन्ने विषयमा भएको अन्तरसम्वाद कार्यक्रममा सो कुराको माग गरिएको हो टीकापुर हिंसात्मक घटना भएको डेढ वर्ष भइसक्दा समेत प्रतिवेदन सार्वजनिक नभएकाले टीकापुरको वातावरण अझै पनि शान्त नभएको भन्दै यस विषयमा गम्भीर भइदिन आग्रह गरिएको छ कार्यक्रममा बोल्दै सरोकारवाला निकायले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने भन्दै दोषीलाई कानूनी कार्यवाहीमा ल्याउनुपर्ने बताएका छनृ उनीहरूले घटनाका पीड़ितहरूलाई न्याय र दोषीलाई कार्यवाहीको दायरामा ल्याउन राज्यले जति सक्दो चाँडो प्रतिवेदन सार्वजनिक गर्न तदारूकताका साथ लाग्नुपर्ने माग गरेका छन् कार्यक्रममा बोल्दै राष्ट्रिय मानवाधिकार आयोगका सदस्य एवं पूर्व न्यायाधीश प्रकाश अवस्थीले टीकापुर घटनाको फाइल प्राविधिक समस्याले रोकिएकाले अब त्यसलाई अगाडि बढ़ाउने बताउनु भएको छ कैलाली र कञ्चनपुरको मानवाधिकारको अवस्था बुझेर आयोगको टोली हिजै काठमाडौँ प्रस्थान गरेको छ दुई किलोग्राम बढ़ी लागु औषध चरे सहित प्रहरले दार्चुलामा एकजनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा अपी नगरपालिका दश बाँसका अडचालिस वर्षीय बलदेव सिंह महरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभएको छ विशेष सुराकीका आधारमा प्रहरले महरालाई आफ्नै पसल अपी नगरपालिका एघार बाँगा बगरबाट दुई किलोग्राम दुई किलो दुई सय ग्राममा सहित पक्राउ गरेको प्रहरी नायब परीक्षक खनालले बताएका छन् चरेस खोजिरहेका बेला पक्राउ परेका महराको पसलबाट तराजु र ढक समेत बरामद गरिएको छ पक्राउ परेका महरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ महरलाई एकदेखि तीन वर्षसम्म कैद हुनुका साथै पाँच हजारदेखि पच्चीस हजारसम्म जरिवाना हुन सक्ने अथवा दुवै सजाय पनि हुन सक्ने प्रहरी कार्यालयले जनाएको छ पछिल्लो समय दार्चुला प्रहरीले लागू औषध ओसार हुन सक्ने भन्दै सीमा नाका लगायतका ठाउँमा चेक जाँचमा पनि कडाई गरिरहेको छ कञ्चनपुरको दोधरा साँदरी नगरपालिका दश जोगबुडा नदीमा झोलङ्गी पुल निर्माण हुने भएको छ जोगबुडा नदी पारीको कुतिया कवर क्षेत्रलाई जोड्नका लागि झण्डै एक करोड़ बढ़ीको लागतमा झोलङ्गी पुल निर्माण हुने भएको हो सो पुल निर्माणको जिम्मा बीएलटी कन्स्ट्रक्सन प्राली कोहलपुरले पाएको छ प्रालीका कार्यकारी निर्देशक तीर्खाराम खड्काका अनुसार पुल निर्माणको कार्य पन्ध्र महिनाभित्रै पूरा गरिनेछ महाकाली नदी र जोगबुडा नदीले घेरिएको खुतिया कबरका चालिस बढी परिवार पुल नहुँदा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्दै आएका छन् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश रेखकले पुल निर्माण गर्ने प्रतिबद्धता गरे बमोजिम पुल बन्न लागेको बताइएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्स वा इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ डडेलधुरा सहितका सुदूरपश्चिमाञ्चलका केही जिल्लामा दुई दिन दिनभरि विद्युत लाइन फेरि अवरुद्ध हुने भएको छ कोहलपुर महेन्द्रनगर एक सय बत्तीस केबी प्रसारण लाइन आयोजना अन्तर्गतको एक सय बत्तीस केबी प्रसारण लाइन दोस्रो सर्किट विस्तार गरिने भएकाले आज र भोलि दुई दिन लाइन काटिन लागेको हो आज र भोलि बिहान आठ बजेदेखि बेलुकी छ बजेसम्म लोड सेडिङ गरिन लागेको अत्तरीय गृह शाखाले जानकारी गराएको नेपाल विद्युत प्राधिकरण डडेलधुरा वितरण केन्द्रले जनाएको छ दार्चुलामा स्वस्थ मनस्थिति भएका बालबालिकाको शिक्षाका लागि वर्षनी बजेट आउने भए पनि फिर्ता जाने गरेको छ जिल्ला शिक्षा कार्यालय दार्चुलाले स्वस्थ मनस्थिति भएका बालबालिका खोज्न नसक्दा आएको रकम वर्षनी फिर्ता जाने गरेको छ दार्चुलामा आर्थिक वर्ष दुई हजार पैसठी छैसठीदेखि स्वस्थ मनस्थितिको स्रोत कक्षा सञ्चालन गर्नका लागि बजेट आउने गरेको छ तर जिल्ला शिक्षा विद्यार्थी नरहेको भन्दै पञ्चिदा रकमको उपयोग हुन सक्दैन हिकिला गाविस स्थित गौरील माण्डु मावि हिकिलामा स्रोत कक्षा सञ्चालन गर्ने भनिएको थियो त्यसका लागि शिक्षक पनि छन् तर विद्यार्थी नरहेको जिल्ला शिक्षा कार्यालयको दावी छ चालु आर्थिक वर्षमा पनि स्रोत कक्षा सञ्चालनका लागि एक लाख साठी हजार रुपियाँ रकम आएको भए पनि विद्यार्थी भेटिएका छैनन् जिल्ला शिक्षा कार्यालय दार्चुलाका शाखा अधिकृत एवं सूचना अधिकारी रामदत्त भट्टका अनुसार स्रोत कक्षा सञ्चालनका लागि पारिश्रमिक छ हजार शैक्षिक सामग्री व्यवस्थापनका लागि दस हजार बालबालिकाको संरक्षण गर्ने एकजनाको लागि एक लाख तेह्र हजार लुगा फाटा भाँडाकुँडाका लागि दस हजार अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि चार हजार रुपियाँ बजेट आएको छ तर सुस्त मनस्थिति भएका बालबालिका सम्पर्कमा नआएपछि वर्षनी बजेट खर्च हुन नसकेको उनको तर्क रहेको छ कम्तीमा दसजना स्वस्थ मनस्थितिका विद्यार्थी भएपछि स्रोत केन्द्र व्यवस्थापन समिति एवं विद्यालय व्यवस्थापन समितिको निर्णयको आधारमा कक्षा सञ्चालन गर्न सकिने सूचना अधिकारी भट्टले बताएका छन् हिंसामा परेका महिलालाई संरक्षण गर्ने स्वास्थ्य सेवा प्रदान गर्ने कानूनी सेवा आवास लगायतका सुविधा प्रदान गर्ने उद्देश्यले बैतडीको पासनमा सुरक्षित महिला गृह सञ्चालनमा ल्याइएको छ महिला सुरक्षित गृहको आइतबार बैतडीका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले उद्घाटन गरे गृह सञ्चालनको जिम्मा उदयदेव महिला बचत तथा ऋण सहकारी संस्थालाई दिइएको छ महिला तथा बालबालिका कार्यालयको समन्वय तथा संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको आर्थिक सहयोगमा महिला सुरक्षित गृह सञ्चालन गरिएको हो घर भाडामा लिएर महिला सुरक्षा गृह सञ्चालन गरिएको र परामर्शदाता वार्डेन र सहयोग गरी तीनजना कर्मचारी समेत नियुक्त गरिएको संयुक्त राष्ट्र संघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश साईले जानकारी दिएका छन् पाटन बजारमै छवटा कोठा भाडामा लिएर महिला सुरक्षित आप्रवास आवास गृह सञ्चालन गरिएको हो संयुक्त राष्ट्र संघीय जनसंख्या कोषले तीन वर्षसम्म सेवा सञ्चालनको लागि घर भाडाको लागि आर्थिक सहयोग गर्ने बताएको छ अहिले महिला सुरक्षित गृहमा बीस सालपुरकी किशोरी आमालाई संरक्षणका लागि राखिएको छ मानसिक अवस्था ठिक नभएका बेला किशोरीको गर्व रहेको र कोही आफन्त नभएकाले महिला सुरक्षा गृहमा राखिएको महिला तथा बालबालिका कार्यालय पाटन बैतडीका कार्यालय प्रमुख अनिता बुढाहरूले जानकारी दिइन् उनलाई कञ्चनपुरको महिला सुरक्षा गृहमा चार महिना राखेर पुनः जिल्ला फर्काइएको थियो महिला सुरक्षा गृहमा हिंसामा परेका महिलालाई मृतकलाई संरक्षणका लागि राखिने कार्यालय प्रमुख बुढायरले बताएकी छन् बैतडीको दश र चन्द नगरपालिकामा पनि महिला सुरक्षा गृह रहेको छ गाउँमा खानेपानी आयोजना सञ्चालन भएपछि डेबरीका बासिन्दाहरू हर्षित भएका छन् वर्षौंदेखि खोलाको दुर्गन्धित पानी पिउन बाध्य भएका डडेलधुराको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 सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनपीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ लगतै बिबिसी नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार